बुलबुल एउटा इरानी चरा बुलबुल तेरो देशमा बगेको सबै पानी मेरै हो तेरो देशमा बगेको सबै पानी मेरै हो खुकुरी तोपसँग लडेको कहानी मेरै हो सानो भनी नेपाललाई कुल्ची हिँड्ने प्रयास नगर सानो भनी नेपाललाई कुल्ची हिँड्ने प्रयास नगर आइलाग्ने माथि जाइलाग्ने बानी मेरै हो खुकुरीले तोपसँग लडेको कहानी मेरै हो तैँले जतिसुकै नक्साहरू हेरफेर गरे पनि तैँले जतिसुकै नक्साहरू हेरफेर गरे पनि लिम्पियाधुरा लिपुलेक र कालापानी मेरै हो खुकुरीले तोपसँग लडेको कहानी मेरै हो तेरा ती गिद्धे नजरले जतिसुकै ढाँटे पनि तेरा ती गिद्धे नजरले जतिसुकै ढाँटे पनि ढाँट्न सक्दैनस् ती आँखाको नानी मेरै हो खुकुरीले तोपसँग लडेको कहानी मेरै हो हो म यो कुरा स्वीकार छु मेरो जमिन फिर्ता गरिदिए बरु म यो कुरा स्वीकार्छु मेरो जमिन फिर्ता गरिदिए ज्ञानी बुद्धको देश नेता अज्ञानी मेरै हो तेरो देशमा बगेको सबै पानी मेरै हो खुकुरीले तोपसँग लडेको कहानी मेरै हो पाटन नगरपालिका तीन बैतडीबाट गजलकार किशोर प्रसाद अवस्थीले पठाउनु भएको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगीहरू दिनेश निरौला र प्रवीण श्रेष्ठसँगै म प्रस्तुता अच्युत घिमिरे बुलबुल आइपुगेको छु शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा पनि म तपाईँले मलाई फेसबुकमा पठाउनुभएका तपाईँका भावना र गजलहरूको वाचन सँगसँगै सुमधुर नेपाली सांगीतिक गजलहरू लिएर आइपुगेको छु एक प्याकेट पाउडर दुध बासी पाउरोटी काँचो भात नुन नपुगेको तरकारी आधा पेटको भोक अस्तव्यस्त कोठा जुठा भाँडाकुँडा नमिलेको कपाल मुस्कान हराएको उदासी चेहरा हप्तौं नकाटेको झुस्स परेको दारी जुङ्गा किचमिच परेको दागी लुगा फाटेको स्पोर्ट्स सुज हतारको जागिर बाटोको ट्राफिक जाम फोक्सोभरिको धुलो दिनभरिको तनाव खाजामा मम कहिले थुक्का सधैँको बेखोस हाकिम मजबुरीको नोकरी बेलुकाको डुब्न लागेको घाम उही पुरानो टेम्पूको फिर्ती छातीभरिको एक निमोनिया मुखमा खोकी महँगो हाट केही थान हरियो परियो उही गुम्म कोठा उमालेको चाउचाउ सुप एक्लो तन सुनसान रात चुपचाप समय गुनासो आफैसँग राख्दैछ लखतरानको शरीर गुण जत्रै छ कोठा सानो लोबेट मुर्दासरीको थकित ज्यान सपनाविहीन आँखा एउटा मिठो निद्रा एउटा ज्यान यसै गरी चुपचाप नियमित रोबर्ट लाइफको रुटिन अनुसार जिन्दगी कटाउँछ उफ सहर विराटनगर मोरङका समुद्र कार्कीको यो भावना वाचन सँगसँगै म आजको बुलबुलको पहिलो सांगीतिक गजल सुनाउँछु कैरे सुरेशको संगीत कृष्णहरि बरालको शब्द निशा देसारको स्वरमा तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ छल छल चलना मान्छेले आरक्षण गर्ने क्रम जारी नै थियो वनजङ्गल बिस्तारै मासिए खोलानालाहरू सुक्न थाले हुँदाहुँदै पोहोर कान्छी धारामा एक थोपा पानी पलाएन गर्मी पनि अनायास बढ्दो छ यो सबै मान्छेको बुद्धिमान हुनुको अहंकारले हो अन्य प्राणीहरूलाई देख्छु मान्छे लकडाउनमा हुँदा उनीहरू स्वतन्त्र छन् निश्चिन्त भएर घुमिरहेका र सम्झन्छु मान्छे हैकमवादी संस्कारको एउटा स्वरूप हो कोरोना मानवीय स्वरूपको दर्शन गराउने प्राकृतिक या अप्राकृतिक भाइरस सिक्किमबाट भोला विद्रोहीले पठाउनु भएको यो भावनालाई मैले भाषण गरेँ र अर्को एउटा भावना छ मसँग तेलपानी झापा मेचीनगर तीन घर भई अहिले युए बस्दै आउनुभएका रूपक प्रणेलले निकै भावनात्मक सामग्री राख्नु भएको छ झुल्न त लह लह धानका बाला झुल्छन् टारी खेतमा पहेँले भएर तोरी फुल्छन् पल्ला घरे काकाको पुछार खेतमा लस्करै घन्टी बजाउँदै निस्कन्छन् काइला दाईका गाईवस्तु बाटाभरि टुकटुके मिल भाका मिलाइ मिलाइ चलिरहन्छ हर साँझ बिहान तर यो मनभित्र फलाम कारखाना जस्तो द्वन्द चलिरहेछ जो आफैसँग निरन्तर कुनै कारण बिना डाँडाभरि बाल्यकाल चौताराभरि प्रियासँगको भलाको सारी बाटो बिचैमा उभिएका बिरेदाईको मुस्कुराइरहेको शालिक सायद हाँसी हाँसी मर्नेहरू मृत्युपछि पनि हाँसिरहन्छन् जस्तो कि अन्तिम भेटमा जुन अवस्थामा देखिन्छ जजलकोमा त्यही आइरहँदो रहेछ गोधुली साँझको काखमा निर्लज्ज ढल्किदिने अँधेरी रात रातले वस्त्र खोलेर जुन सौन्दर्य दिन्छन् र कोरिदिन्छन् भोलिको स्वर्णिम बिहानी त्यसै त्यसै म पनि जुनकेरी बनेर डुलिरहनु लाग्छ निष्पट्ट रातको अङ्ग अङ्ग घुम्दै न फर्किन सकिन्छ न त पर्खिन सकिन्छ न फर्किन सकिन्छ न त पर्खिन सकिन्छ परदेशमा यसरी बस्न कति दिन सकिन्छ आज आफ्नै देश सकिन लागिसक्यो आज आफ्नै देश सकिन लागिसक्यो हिजो भनिन्थ्यो कोरोनाले चीन सकिन्छ र देशमा यसरी बस्न कति दिन सकिन्छ युवा अरब गएर देश चलेको हो नेताज्यू युवा अरब गएर देश चलेको हो नेताज्यू के आज हाम्रो पीडा सुन्न एकछिन सकिन्छ परदेशमा यसरी बस्न कति दिन सकिन्छ सबै युवासँगै फर्काउने वातावरण बन्दैन देशले चाहे समस्या परेका फर्किन सकिन्छ परदेशमा यसरी बस्न कति दिन सकिन्छ एक पत्रकारले अस्पताल बनाउने देशमा एक पत्रकारले अस्पताल बनाउने देशमा भ्रष्टाचार नगरी नेता पनि बदलिन सकिन्छ न फर्किन सकिन्छ न त पर्खिन सकिन्छ परदेशमा यसरी बस्न कति दिन सकिन्छ आफ्नो स्थायी र अस्थायी ठेगाना खुलाउनु भएको छैन तर हाल मरूभूमि लेख्नुहुन्छ पक्कै पनि खाडी राष्ट्रमा हुनुहुन्छ क्रिस केसीजीले पठाउनु भएको यो गजल मैले वाचन गरे र तपाईँलाई रात्रिगन्थन शैलीका सामग्रीहरू प्रस्तुत गरिरहेको छु यो गजलपछि अब फेरि साङ्गीतिक गजलको पालो भएको छ एउटा पुरानो साङ्गीतिक गजल तपाईँले सुन्नुभएको पनि होला तर बुलबुलमा नबजेको धेरै भयो अनमोल मणिको शब्द छ यसमा प्रवीण बराइलीको संगीत र यस कुमारको स्वरमा रहेको यो गजल तिमीलाई देखेर त्यता आएको नसम्झिनु मेरो बाटो त्यतै पर्छ धाएको नसम्झिनु आमाको यतै पर्छ थाएको नसम्झिनु मेरो बाटो यतै पर्छ थाएको नसम्झिनु तिमीलाई देखेर त्यता चाँडै तिमीलाई मन पराएको सम्झिनु त्यति चाँडै तिमीलाई मन पराएको सम्झिनु तिमीलाई देखेर देता बुलबुल एउटा इरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा जोगिनु या बाँच्नु भनेको जोहो गर्नकै लागि हो जस्तो लाग्न थालेको छ अचेल जिन्दगी सकिन सकिन आँटेको दिएको तेल जस्तै भएको छ बिहान चियाको सट्टा तातो पानीमा लत बस्यो दुधे छोरीलाई दुध टन्न नभएको पनि महिनौ भइसक्यो लामो ग्यापपछि बच्चा जन्माउनु पनि ठिक होइन जस्तो लाग्न थाल्यो अचेल छोराहरूले अब फेरि पनि स्कुल जानुपर्छ भन्ने बेचिसके भान्सामा नुन तेल सकिएको छ किन्नलाई पैसा छैन तर पनि साँझ बिहान जसोतसो खाइएकै छ चुरोट खैनी केही पाइन्छ कि बा आमाले हरेक बिहान सोध्न बिर्सिँदैनन् बरु खाना चाहिन्न भन्छन् महँगो छ किन्न सकिँदैन पैसा छैन भन्छु तर पनि दिन कटेकै छ साँझ बिहान मुख देख्दा टाउको बटार्ने छिमेकी अचेल आफ्नो आफ्नोपन देखाउँदै आउँछन् लालचले होइन मायाले दुश्मनै हुन् कि जस्ता लाग्ने मान्छे पनि मायालु भएका छन् धन्न दाल चामल दुई रुपियाँ महँगो भए पनि पाइन्छ बजारमा खुसीको कुरा हो सम्पत्तिवाला पनि के हो र सम्पत्ति भन्नु पनि भन्छन् कसै कसैलाई स्पर्शको माया जताउन पाएका छैनन् माया मात्र त अहिले सबैले आफ्नै सासलाई गरिरहेछन् लकडाउनले दिएको शिक्षा पञ्चपुरी नगरपालिका छ बाबिया चौर सुर्खेतबाट कमलजीले पठाउनु भएको यो भावनालाई मैले वाचन गरेँ आजको बुलबुलमा हामी सुमधुर नेपाली साङ्गीतिक गजलहरू सुन्दै तपाईँले फेसबुक पेज अच्युत घिमिरे बुलबुलमा स्ट्याटसमा गर्नुभएका कमेन्टबाट लिइएका गजल र त्यसै गरी रात्रि गन्थन शैलीका भावनाहरूलाई मैले प्रस्तुत गरिरहेको छु मैले बिर्सिएको थिएँ दर्दले दह्रो बनाउँछ मैले बिर्सिएको थिएँ दर्दले दह्रो बनाउँछ फलाम पोलेर मात्र ऊ बन्चरो बनाउँछ जिन्दगीका अनेक किस्साहरूमा तिमी छौ जिन्दगीका अनेक किस्साहरूमा तिमी छौ नत्र दुनियाँले मलाई उसै निम्छरो बनाउँछ फलाम पोलेर मात्र ऊ बन्चरो बनाउँछ सरकारलाई जनताको दुःख मात्र मनपर्छ सरकारलाई जनताको दुःख मात्र मनपर्छ मलमपट्टि भन्छ तिल बाँडेर पहरो बनाउँछ फलाम पोलेर मात्र ऊ बन्चरो बनाउँछ मौकामा हिरा फोड्न तिमीबाटै हो सिकेको मौकामा हिरा फोड्न तिमीबाटै हो सिकेको दुःखले केवल मानिसलाई थेतरो बनाउँछ फलाम पोलेर मात्र ऊ बन्छरो बनाउँछ जिन्दगीको गाडी अझै यसरी नै गुडिरहोस् जिन्दगीको गाडी अझै यसरी नै गुडिरहोस् ठक्करहरूले अभिलाई झन् खरो बनाउँछ मैले बिर्सेको थिएँ दर्दले दह्रो बनाउँछ फलाम पोरेर मात्र ऊ बन्चरो बनाउँछ इटहरीका अभिमन्यु अभिजितको गजल थियो यो यसलाई मैले वाचन गरेर सुनाएँ र बुलबुलमा अर्को एउटा गजल म सुनाउँदैछु साङ्गीतिक गजल आज संयोगले निशा देशारका गजलहरू धेरै बजिरहेका छन् केशव शर्माको रचना छ सन्तोष श्रेष्ठको संगीतमा निशा देशारको स्वर राख्दैछु म सपना हजार एल्बमबाट रुझेका परेली भिजेका सिरानी जोर जोडेर बिजोर हुँदैन जोर जोर जोडेर बिजोर हुँदैन मन डढ्यो अब झोर हुँदैन आजसम्म मैले बुझेको यही हो आजसम्म मैले बुझेको यही हो दुःखले मानिस कमजोर हुँदैन मन डढ्यो अब झोर हुँदैन बच्चाहरू पढ्दैनन् लेख्दैनन् बच्चाहरू पढ्दैनन् लेख्दैनन् जब बाको ठूलो स्वर हुँदैन मन डढ्यो अब झोर हुँदैन केही हराउँदैन पिर नगर केही हराउँदैन पिर नगर जबसम्म छिमेकमा चोर हुँदैन जोर जोर जोडेर बिजोर हुँदैन मन डढ्यो अब जोर हुँदैन ठाकरे तिन धादिङका नवराज पुरीको गजल वाचनसँगै बुलबुलमा तपाईँलाई फेरि स्वागत छ आजको बुलबुलमा हामी सुमधुर नेपाली साङ्गीतिक गजलहरू सुनिरहेका छौं र अच्युत घिमिरी बुलबुल फेसबुक पेजमा मैले स्ट्याटस मार्फत हिजोबाटै तपाईँका रात्रि गन्थन शैलीका भावनाहरू र गजलहरू मागेको थिएँ तपाईँले पठाइरहनु भएको छ र लकडाउनको समय बुलबुल सुन्दा पनि मजा आइरहेको छ भन्ने प्रतिक्रिया मैले यति बेला पढिरहेको छु भने बुलबुलमा सामग्री पठाउँदा पनि धेरैभन्दा धेरै बुलबुलेनले पठाइरहनु भएको मैले पाएको छु र समयका कारणले मैले सबैको समेट्न सक्दिनँ नै त्यसैले यो पटक लकडाउनमा बसिरहँदाका बुलबुलहरूमा सबैभन्दा बढी उत्कृष्ट राम्रो सामग्रीहरूलाई मैले प्रस्तुत गर्ने कोसिस गरेको छु त बुलबुलमा हामीले सिक्दै गरेकाहरूलाई पनि हरेक पटक स्थान दिँदै आएका छौँ र यो क्रम सधैँ रहन्छ नै सिक्ने क्रम क्रम रहन्छ र कहिलेकाहीँ एउटा दुईटा सामग्री सिक्दै गर्दाको सामग्री हामीले प्रस्तुत गर्दा पनि निकै हौसला बढेको मैले पाएको छु प्रिय किन पश्चाताप गर्छौ बिर्सिदेऊ ती सडे गलेका पलहरू मैले एक शेर गजल सुनाएर सम्झाएकी थिएँ अनारी नै राखौँ रात छिप्पिँदा झन् गाह्रो मुटु लिँदा नै असजिलो दिँदा झन् गाह्रो तर तिमीले मानिनौ तिमीलाई अवगत भइसकेको होला रात छिप्पिनेको पीडा र मुटु लिनु दिनुको असहजता प्रिय यदि ती असहजता र पीडा स्वीकार छौ भने अबदेखि तिमी मेरी हौ केवल मेरी निरेन थारू गडुवा गाउँपालिका तीन गोबरडिहा देउखोरी दाङबाट पठाइएको यो सामग्री मैले वाचन गरेँ र सुनाए र मैले आज दिउँसो एक बजेसम्मका लागि भनेर हिजो फेसबुकमा स्ट्याटस राखेपछि पठाइएका सामग्रीहरूलाई मैले अन्तिम अन्तिम समयका एक बजिसकेका सामग्रीहरूलाई पनि पछिका सामग्रीहरूलाई पनि केही समेट्ने कोसिस गरेको छु र एउटा मसँग सामग्री छ हरिनाश चार स्याङ्जा घर भई अहिले शङ्खमूल काठमाडौँ बस्दै आउनुभएकी सरिताजीले पठाउनु भएको सामग्री छ उहाँले रात्रिगन्थन शैलीमा केही सन्दर्भहरू लेखिसकेपछि लेखिसकेपछि सुरेश गैरेको सङ्गीत र प्रदीप चापागाईको स्वरको शब्दको गजल बजाइदिनु कसलाई कसको फिक्री हुन्छ तिम्रो सहरमा भन्नुभएको थियो तर मैले साङ्गीतिक गजल तयार गरिसकेको हुनाले आजको बुलबुलमा यो गजल प्रस्तुत गर्न सकिनँ सरिताजी अर्को साता पक्कै प्रस्तुत गर्छु तपाईँको रात्रि गन्थनलाई चाहिँ अब प्रस्तुत गर्छु देश लकडाउनमा छ तर बिहानैदेखि व्यस्त छन् मान्छेहरू मर्निङ वाक जाने र तरकारी फलफूल किन्ने बेच्नेको होहल्ला सुन्छु सोध्छु हतारिँदै हिँडेका यी पाइलाहरू कहाँ पुग्ने होलान् बाहिर उज्यालो भए पनि अन्डरग्राउन्डको यो कोठाबाट घामको मुख देखिँदैन तारजाली लगाइएको सानो झालबाट बाहिर चियाउँछु कति जोस जागर भरिएका खुट्टाहरू देखिन्छ नै खुट्टै मात्र लाग्छ यहाँका मान्छेलाई रोग भोक र शोकले कहिल्यै छुँदैन जब आफूलाई हेर्छु अनि लाग्छ यो जिन्दगी खै के जिन्दगी सल्ल झ्यालले छोपिदिन्छु सलले फेरि निष्पट्ट अँध्यारो हुन्छ कोठा कोठाको एक कुनामा एउटा खाट अर्को कुनामा किताबको सानो ऱ्याक बीचमा नवकुलेको धेरै ठाउँमा एउटा सानो टेबल र टेबुलको चारैतिर छरप्रष्ट छ लोकको सेवा गर्छु भनेर तम्सिएका बेला किनेका किताब कापी लोकको सेवा गर्ने सपना देखेको थिएँ यही सानो अँध्यारो कोठामा बस्दा बस्दै त्यो जोस त्यो जाँगर खै अहिले त कता हरायो कता आफ्नै सेवा गर्न हम्बे हम्बे परिरहेछ दिमागमा के के छ के के छैन छुट्याउन सकेकी छैन खाली दिमाग शैतानको घर हो कि भरिएको दिमाग मेसो पाएकी छैन विचारको बाढी आएको छ के को लागि म बाँचिरहेकी छु के गर्दैछु मलाई के भइरहेछ के हुन्छु मैले के सोचेकी थिएँ र के हुँदैछु मेरा विचारहरू अह मेरो नियन्त्रणमा छैनन् उल्टै नकारात्मक भावहरूले डोराइरहन्छ खै कहाँ हो कहाँ तर यो सहरलाई के चासो मेरा बारे म भित्र के गुज्राइँदैछ के थाहा यो सहरलाई सोध्छ के गर्दैछौ पढाइ कहाँ पुग्यो जब गर्न थाल्यो बिहे कहिले गर्ने आदि इत्यादि तर अह एकपल्ट पनि सुत्दैन के बित्दैछ तिमीभित्र तिमी खुसी त छेउ सरिताजीको यो सामग्री मैले प्रस्तुत गरेँ र अब बुलबुलको अर्को एउटा साङ्गीतिक गजलको समय भएको छ बुलबुलमा मैले नेपाली साङ्गीतिक गजलहरू तपाईँलाई सुनाउँदै आएको छु फेरि अनमोलमणिका शब्दहरू छन् आशिष श्रेष्ठको स्वर हरिलम सालको सङ्गीतमा मनमा पीर बढेपछि यस्तो मनमा पीर बढेपछि यस्तो लाग्यो तिमी मेरै हुनु पर्थ्यो यस्तो लाग्यो तिमी मेरै हुनु पर्थ्यो तिमी डोली चढे पछि तिमी डोली चढे पछि लाग्यो तिमी मेरै हो मेरो नै दुख्यो तिम्रो चिठी पढे पछि त्यस्तो लाग्यो तिमी मेरै हुनु पर्थ्यो त्यस्तो लाग्यो तिमी मेरै हुनु पर्थ्यो यस्तो लाग्यो तिम्रो सम्झनाको खिलैन नपुरिने घाउ बन्यो मनमा तिम्रो सम्झनाको यस्तो लाग्यो तिमी मेरै हुनु पर्थ्यो तिमी डोली चढे पछि तिमी डोली चढे पछि तिमी डोली चढे पछि यस्तो त्यस्तो लाग्यो तिमी मेरै पर्थ्यो मनमा पिर बढेपछि त्यस्तो लाग्यो तिमी मेरै पर्थ्यो कागज जस्तै हलुका अनि पट्याउँदा घट्ने भए कागज जस्तै हलुका अनि पट्याउँदा घट्ने भए सबथोक छाडी आउँथे घर चिठीमा अट्ने भए यो मरूभूमि तातो छ उस्तै रोग झन थपियो यो मरूभूमि तातो छ उस्तै रोग झन थपियो अबका दिन हरेक छिन डरमै कट्ने भए थोक छाडी आउँथे घर चिठीमा अट्ने भए ती माया मात्रै पैसाको गर्ने सत्तामा बसेर ती माया मात्रै पैसाको गर्ने सत्तामा बसेर देशले पक्कै काँचुली फेर्थ्यो दलाल हट्ने भए सपथोक छाडी आउँथे घर चिठीमा अट्ने भए कागज जस्तै हलुका अनि पट्याउँदा घट्ने भए सपथोक छाडी आउँथे घर चिठीमा अट्ने भए परदेशमा अलपत्र पर्नु भएकाहरूको पीडा भनेर पठाउनु भएको छ गजल जर्मनी अहिले बस्नुहुन्छ नवलपरासी नेपाल कपिल अर्यालको गजल हो यो यसलाई मैले वाचन गरेँ मैले यसको अन्तिम शेर अझ छुट्याएछु श्रमको मान र हाम्रो मूल्य पद्धति भए त देशमै सुन फल्ने पो थियो यहाँ झैँ खट्ने भए भन्दै उहाँले यो भावना यो गजल लेखेर पठाउनु भएको छ र यो गजललाई मैले बुलबुलको यो चरणमा वाचन गरेँ हामी बुलबुलमा रात्रिगन्थनका साथमा सुमधुर नेपाली गजलहरू सुनिरहेका छौँ मलाई यति बेला एउटा रात्रिगन्थन प्राप्त छ पढौँ कि नपढौँको दुविधाले धेरै बेर लगाइसकेँ मैले वसन्त क्षितिजले लेख्नुहुन्छ उहाँको भाषा भनेपछि म हुरुकै हुन्छु तर गएको साता पनि उहाँको प्रस्तुत गरेको थिएँ तर यसपटक पनि मैले केही कटाएर अलिक छोट्याएर उहाँको वाचन गर्दै नै छु उहाँको भाषा निकै मिठो लाग्छ मलाई रात्रिगन्थन शैलीमा वसन्तजी तपाईँ लेख्दै गर्नुहोला तपाईँको कोसिस जारी राख्नुहोला सरकार लकडाउन गरेपछिको समयमा कोठामा बन्दी निम्न वर्ग दुई या तीन कोठामा सीमित मध्यम वर्ग र कौशीमा खेती गरेर आत्मनिर्भरको पाठ पढाउने उच्च वर्गको स्थिति बुझियो देखियो र हेरियो पनि लकडाउन शुरू भएपछि सरकारसँग पर्याप्त समय थियो कोरोना विरूद्ध लड्ने तर सत्ताको मातमा मदमस्त सरकारले लकडाउन गर्ने बित्तिकै कोरोना आउँदैन भनेर अल्छी गर्यो यति बेला त हो नि पैसा कमाउने ताना बुन्न लाग्यो गोकुलको टेप काण्ड हरायो न्यायको आवाज सेलायो अनि किटबाट कमाई हुने सोच्यो सत्ताको रणाको आयो पार नपाउने देखेर थच्च बस्यो यति बेला समय थियो जाँचको व्यवस्था गर्ने क्वारेन्टाइन बस्न लगाउने उपचार गर्ने र सम्भावित कोरोना लिएर आउनेको पहिचान गर्ने तर चुपचाप रह्यो सरकार हामीले पनि अब त खुल्ला नि लकडाउन सरकारलाई साथ दियौँ हात धुन थाल्यौँ सामाजिक दूरी कायम राख्यौँ अनि कोरोनाबाट कोसौँ टाढा छौँ भनेर ढुक्क भयौँ तर कोरोना त आँगनमै आइपुगेको थियो बोर्डरबाट छिरिसकेको थियो लिपुलेक र लिम्पुवा धारामा बाटो खन्दा समेत नदेख्ने सरकारले अदृश्य कोरोना छिरेको कसरी देखोस् काठमाडौँमै बुट बजार्दै आउने भारतीय सेना नदेख्ने सरकारले कसरी देखोस् कोरोना कृषिमा लुटलाई छोट मान्ने सरकार अनि गुटलाई मात्र आफ्नो सम्झिने सरकारले दुई महिना मात्र लिप्सा र गुटबन्दी भन्दा केही देखेन र आज निम्नवर्ग र मध्यमवर्ग सडकमै मर्न विवश छन् छुत्केरियोहरू अस्पताल नमाएर मरेका छन् आफ्नो देश छिर्दा खान नपाएर मरेका छन् नेपाली क्वारेन्टाइनमा राख्ने ठाउँमा साबुन छैन खाना छैन र सिटामल पनि छैन डाक्टर र नर्सको सुविधा त कोसौँ टाढा छ चुपचाप विश्वकै समस्या हो कोरोना प्रकोप भन्दा भन्दै रोगले भन्दा बढी भोकले मर्ने दिन आउँदै देख्दा आफैप्रति टिठ लागेर आउँछ गाउँमा हेर्छु वनको निग्रोदेखि खोलाको माछा समेत निखारिएको देख्छु आम्दानी छैन बिउ बिजन छैन मलखात छैन आम्दानी छैन मात्र लकडाउन छ हुरी बतासले आलुको बोट ढालेको छ अनि सलहको हुल आएर मकै आलु र अन्य बाली समेत तहस नहस पार्ने हल्ला पनि छ भन्नु सरकार लकडाउन खोल्छ कि हुँदैन सिन्धुपाल्चोकबाट बसन्त क्षितिजले पठाउनु भएको यो रात्रिगन्थन शैलीको सामग्री मैले प्रस्तुत गरेँ उहाँको पत्र र अब मैले एउटा साङ्गीतिक गजल सुनाउँछु यो साङ्गीतिक गजल मलाई थाहा छैन यो एकदमै ओरिजिनल स्वरमा रेकर्ड भएर आयो कि आएन तर अभ्यास गर्दा गर्दैको कतिपटकको स्वर मैले सुनाएको छु भने लाइभ प्रस्तुत गर्दाखेरिको हरिलम्सार र निशा देसारको स्वरलाई आज पनि लिएर आएको छु रोशनी खनालको शब्द हरिलम्सालको सङ्गीतमा सम्झौतामा धेरै टाढा हुँदाहुँदै बाँच्यौँ हामी नेपाली साङ्गीतिक गजलहरू र तपाईँले पठाउनुभएका रात्रिकन्थन शैलीका भावनाहरू अच्युत घिमिरी बुलबुल फेसबुक पेजमा मैले स्ट्याटस राखेको थिएँ र त्यसैमा तपाईँले गर्नुभएको कमेन्टलाई समेटेर ल्याएको छु लकडाउन छाउन्जेल म यस्तै किसिमका सामग्रीहरू प्रस्तुत गरिरहन्छु र लकडाउन पछि तपाईँले इमेलमा पठाउनुभएका सामग्रीहरूलाई पनि प्रस्तुत गर्ने बाछा गर्दछु हवस् आजको रात्रि प्रस्तुति बुलबुलबाट उत्पादन सहयोगीहरू दिनेश निरौला र प्रवीण श्रेष्ठसँगै म प्रस्तुता अच्युत घिमिरे बुलबुल पनि विदा हुँदैछौँ जाँदा जाँदै स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिममा कार्यरत धादिङ सिद्धलेख साथका डाक्टर राजकुमार भुजेल साजनको गजल वाचन गर्दै शुभरात्रि भन्छु लगाइरहन्छ फनको हिसाब राख्दैन लगाइरहन्छ फनको हिसाब राख्दैन मुसाफिरले धनको हिसाब राख्दैन बुबाको कमाईले चल्छ र पो घर खर्च बुबाको कमाईले चल्छ र पो घर खर्च छोराले पानी राशनको हिसाब राख्दैन मुसाफिरको धनले हिसाब राख्दैन पुजारीले हिसाब राख्दा आम्दानी बारे पुजारीले हिसाब राख्दा आम्दानी बारे मन्दिरले भक्तजनको हिसाब राख्दैन मुसाफिरले धनको हिसाब राख्दैन चुपचाप सही दिन्छ बगरको ढुङ्गो चुपचाप सहिदिन्छ बगरको ढुङ्गो त्यो चोटको त्यो घनको हिसाब राख्दैन मुसाफिरले धनको हिसाब राख्दैन कालान्तरमा जो कोही जरूर पछुताउनेछ कालान्तरमा जो कोही जरूर पछुताउनेछ जसले आफ्नो वजनको हिसाब राख्दैन लगाइरहन्छ फनको हिसाब राख्दैन मुसाफिरले धनको हिसाब राख्दैन बुलबुल एउटा इरानी चरा बुलबुल